धेरै कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बहकिने मन न हो माया हुन्छ धेरै बहकिने मन न हो माया हुन्छ धेरै एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क एन छेउमा दुई चार बोतल लिएर सम्झेको हुँ छेउमा दुई चार बोतल लिएर सम्झेको हुँ दिवाना नठान्नु पिएर सम्झेको हुँ छेउमा दुई चार बोतल लिएर सम्झेको हुँ दिवाना नठान्नु पिएर सम्झेको हुँ एक्लै त महावीर बाँच्दैन भन्थे सबै एक्लै त महावीर बाँच्दैन भन्थे सबै छेउमा दुई चार बोतल लिएर सम्झेको हुँ दिवाना नठान्नु पिएर सम्झेको हुँ एक्लै त महावीर बाँच्दैन भन्थे सबै त्यस्तो हुन्न रहेछ जिएर सम्झेको हुँ छेउमा दुई चार बोतल लिएर सम्झेको हुँ दिवाना नठान्नु पिएर सम्झेको हुँ दाएको छैन कोल्टे फेर्दैछ जति आउनु छ आओ घुमी घुमी आओ दोहोऱ्याइ तेह्रै आओ तर आउन चाहिँ आओ किनकि अचेल मैले बाँच्दै गरेको जिन्दगीको सहारा भनेकै तिमीहरू नै त हौ हरेक वस्तुले छाया बनाए जस्तो हरेक प्रेमले याद बनाउँदो रहेछ फरक यति कि वस्तु भएपछि छाया बन्छ प्रेम गएपछि याद बन्छ सायद ठिकै सुनेको थिएँ मैले यादहरू आउन जान्छन् तर फर्किन जान्दैनन् हिँड्दैछ पाइला मेट्दैछ भने चाहिँ आफू आएका बाटोका डोपहरू मेटेर आउँछन् यादहरू र त फर्किने भ्याउ पाउँदैनन् अनि सधैँ हामीलाई चौतर्फी घेराबन्दीमा पारिरहन्छन् मात्रै यसै गरी यादहरूको बन्धक बनेको बेला नारायण गोपालले गाउनु भएको एउटा गीत मनमा नै गुनगुनाउँछु म बिरही माया अधुरो भयो बिर्सनु कसरी तडपाइदिन्छ जलाइदिन्छ याद आउँछ बेसरी यो याद भन्ने चिज पनि अचम्मको हुँदो रहेछ याद कसलाई पो आउँदैन होला र अनि याद कसले पो पठाउँदैन होला र यादहरू आउँछन् यादहरू जान्छन् तर कतिपय यादहरूले भने कहिलेकाहीँ औ आउँछन् रुवाउँछन् पनि यसरी कि न आँसु भुइँमा खस्छ न आँसु भित्रै बस्छ बरु तिनै आँसुहरूले विषालु तरिकाले लगातार डस्छ हो त्यति बेला आँखाबाट सपनाहरू निस्किन्छन् अनि भरिन्छन् आँसुका थोपाहरू रोएपछि मन पखालिन्छ भन्छन् तर यादहरू भने नपखालिँदा रहेछन् आँखाको नहरबाट गरिने आँसुको सिँचाइले यादहरूको भूमि झनै उर्वर बन्दो रहेछ टारी खेतमा मकैको एउटै बोटमा पनि दुई तिनवटा घोघा लागे जस्तै तिम्रा यादहरूसँग लुकामारी खेल्दै अचेल म यो काठमाडौँ खाल्डोको गल्ली गल्लीहरूमा भौतारिरहेको हुन्छु बाहिर सडक छेउमा यत्र तत्र निलाम्मे हुने गरी सिरिसको फोल फुलिरहेको छन् तर भित्र मन भने फुङ्ग उडेको छ पारिजातले लेखेको सिरिसको फुल मैले गाउँमै पढेँ तर सिरिसको फुल निलो फुल्दो रहेछ भन्ने चाहिँ यही भिडहरूको बस्ती काठमाडौँमा आएर थाहा पाएँ अचेल सिरिस फुलाइरहेको यो सहरमा गजब गजबका दृश्यहरू खेल्न थालेका छन् कोही नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा पुगेकोमा खुसी मनाइरहेका छन् अनि कोही अख्तियार प्रमुखमा लोकमान सिंह कार्की हुनु भनेर विरोध जनाइरहेका छन् तर म भने आफ्नै जिन्दगीका सूत्रहरू कण्ठ गर्न नसकेर हर बखत चिड चोर्ने तयारी गर्दैछु जिन्दगी अचेल बेतुक लाग्दैछ न ओखती मुलो न झारफोक लाग्दैछ जिन्दगी अचेल बेतुक लाग्दैछ न ओखती मुलो न झारफुक लाग्दैछ आफैबाट भागेपछि बाँच्ने रहरहरू आफैबाट भागेपछि बाँच्ने रहरहरू जिन्दगी अचेल बेतुक लाग्दैछ न ओखती मुलो न झारफुक लाग्दैछ आफैबाट भागेपछि बाँच्ने रहरहरू साहुको कब्जाको तमसुक लाग्दैछ जिन्दगी अचेल बेतुक लाग्दैछ न ओखती मुलो न झारफुक लाग्दैछ छु छुमा सुस्केरा त्यसपछि आज फेसबुकमा तिम्रा तस्विरहरू हेरेँ तिम्रो तस्विर हेरेपछि यस्तो लाग्यो कि गलामा रातो पोते ओठमा रातो लिपस्टिक कानमा पहेँलो गहना र सिउँदोमा रातो सिन्दुरले एउटी नारीलाई पूर्णता दिँदो रहेछ तर पुरुष भने त्यो पूर्ण नारी छेउमा नबसेसम्म सधैँ अपूर्ण जस्तो भइरहँदो रहेछ साँच्चै भनेको त्यस्तै हुँदो रहेछ एउटा पुरुष मान्छे पुरुषको मानचित्रमा जब नारी नामको धर्साहरू कोरिन्छन् तब जिन्दगीको साम्राज्य फैलिन थाल्छ खुसीहरूको क्षेत्रफल विस्तार हुन थाल्छन् हो त्यति बेला बल्ल पूर्ण हुन्छ एउटा पुरुष आधाबाट सिङ्गो हुन्छ अव्यवस्थितबाट व्यवस्थित हुन्छ तर जो सधैँ जिन्दगी हिँड्ने बाटोहरूमा यादहरूको एम्बुस थापेर बस्छ तब श्रृङ्खलाबद्ध विस्फोटका आवाजहरू सुनिन त्यति नौलो ठहरिँदैन त्यति बेला स्वाभाविक बन्छ त्यो कोलाहल मचौला आवाजहरूले त्यो आफ्नै ठाउँमा छ तर स्वाभाविक चाहिँ बनिदिन्छ धेरैले रुचाउने बसन्त ऋतुको आधा अंश हो वैशाख महिना तर मलाई भने मन पर्दैन यो किनकि मलाई थाहा छ यिनै वैशाख मङ्सिर र माघहरूले जन्माउँछन् यादहरू कैयौँको सपना तुहाएर यिनीहरूकै गर्वबाट बाहिर आउँछन् सम्झनाका चुलीहरू त्यसैले पनि मलाई यो वैशाख महिनासँग प्रेम छैन अह पटक्कै छैन म केही बेर अघि जब घरबाट निस्केँ मेरो छिमेकीको छोराको बिहेमा बाटै ढाकेर नाचिरहेका जन्तीहरूको भिडले एकछिन पाइला बिसाउन बाध्य भएँ त्यही समयको सदुपयोग गर्दै अरू गाउँलेहरूले जस्तै मैले पनि दुलही नानीको मुहार चिहाएँ धपधपी बोल्न खोजे झैँ उनको घुम्टोभित्रको मुहारमा आँसुका धाराहरू प्रष्टैसँग ठम ठम्याएँ मैले हुनसक्छ उनी बेहुलीले रुनै पर्छ भन्ने रूढ संस्कृतिलाई जगेर्ना गरिरहेकी थिइन् या यस्तो पनि हुनसक्छ कि केही पाउनको लागि केही गुमाउनु परेको पीडा पोख्दै थिएन उनी उनले गुमाउनु परेको अहिलेसम्म हुर्किएको घर हुनसक्छ परिवार हुनसक्छ अथवा अरू केही हुनसक्छ या कोही हुनसक्छ त्यो मेरो सरकारको विषय थिएन मैले त बस घुम्टोभित्र छेल पर्दै उनी रोएको मात्रै देखेँ मनमा कता कता लाग्यो सायद विवाह भनेको एक खाले बन्धन नै भएर पनि होला सबैले यसलाई विवाह बन्धन भनेको अनि फेरि मनमा नै कामना गरे यदि अरूहरूले पुज्ने भगवान अझै मरेका छैनन् भने कसैको घर बारिँदा कसैको मन नभत्कियोस् मेरो जस्तै मैले आँसुमा पनि खुसी मनाइरहेँ जे जे भन्यो त्यसमै सहमति जनाइरहेँ मैले आँसुमा पनि खुसी मनाइरहेँ जे जे भन्यो त्यसमै सहमति जनाइरहेँ पत्थरसँग थियो मेरो मनको साइनो फेरि पनि सिसाकै घर बनाइरहेँ मैले आँसुमा पनि खुसी मनाइरहेँ जे जे भन्यो त्यसमै सहमति जनाइरहेँ आधा कवि साँच्चै भनेको म अझै निधाएको छैन सम्झिँदैछु तिमीलाई कुभलो चिताएको छैन तिमीसँग भेटेको दिन रुने रहर बाँकी नै छ त्यसैले त आँसु अहिले रित्ताएको छैन सिआइएनमा सोमबार बिबिसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजोभन्दा आज राम्रो आजभन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै छ आज पनि पारी उषा वारी महावीर छ आज पनि तपाईँको रुने बानी बल्झाइदिने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन सम्बन्धमा गाँसिनु भएको तपाईँ सम्बन्धबाट टाढिनु भएको तपाईँ अनि यादहरूको पर्खाइमा अझै ननिदाएर कोल्टे फेरिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा एउटा अर्को सोमबारको बुई चढेर आज फेरि तपाईँलाई बहकाउन छेउैमा आइपुगेँ सारथी उषा केसीसँगै तपाईँ हाँसेको बेला म रुवाउन आएँ व्यथा मनभरिको सुनाउन आए एक हप्ताको लामो पर्खाइ चिरेर बहकिन आए अनि बहकाउन आए नमस्कार सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट देशका सत्तरीवटा रेडियो र विदेशमा पनि एकैसाथ प्रसारण हुने एउटा अलिकति बेन्दे रेडियो कार्यक्रम बहकिने मनको बाहुनौ श्रृङ्खलामा तपाईँलाई स्वागत छ आज फेरि तपाईँलाई बहकाउन आएका छौँ बाहना अनेक हुन सक्छन् उद्देश्य बहकाउनु हो त्यसैले यो बाहनाहरूमा नअल्झ्यौँ आज पनि तपाईँ रेडियोको छेउमा हुनुहुन्छ अलिक नजिक आएर बस्नुहोला अलिकति आवाज ठुलो बनाउनुहोला रेडियोको मोबाइलमा सुन्दै हुनुहुन्छ भने मोबाइलको अनि डाउनलोड गरेर सुन्ने तयारीमा हुनुहुन्छ भने त्यसको पनि आज पनि तपाईँलाई बहकाउनु छ एउटा प्रश्न लिएर आउने गर्छौँ प्रेमकै फेरि फेरिको त्यो प्रश्न अनि नियममा रहेको मुक्तक लिएर तपाईँ आउनुहोला शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर खुला गर्छौँ अनि तपाईँ आएपछि सबैभन्दा पहिले तपाईँले नियममा छ कि छैन मुक्तक त्यो ओसाजीलाई भन्दैन होला नियममा भएको मुक्तक लिएर आउनुहोला आफ्नो सम्पर्क नम्बर टिपाइदिनुहोस् त्यसपछि आज मैले लिएर आएको प्रश्नमा तपाईँको जवाफ सकेसम्म एक वाक्यमा समेट्नुहोस् र तपाईँको मुक्तक सुनाउनुहोस् म जवाब फर्काउने तयारीमा हुन्छु यसरी नै बहक्यौँ यसरी नै बहकाउँ एउटा प्रश्न भनेछ म एकैछिनमा आज गत हप्ताको उत्कृष्ट रहनु हुन सफल हुने साथीसँग त्यो प्रश्नको सार्वजनिक गर्छु तपाईँलाई नै उहाँ मार्फत नै गत हप्ता आउनु हुने मध्येबाट एकजना साथी जसले भन्नुभएको मुक्तक थियो यो शराब खाना बनाउनेको हो पिउने र पिलाउने जमाना बनाउनेको हो यसरी पागल भएर भौतारिँदै यहाँ मायामा दिवाना बनाउनेको हो यो शराब खाना बनाउनेको हो बहकिने मनको यो श्रृङ्खलाहरूमै अहिलेसम्मकै अवस्थामा हेर्दा एकजना मान्छे दुई दुईपटक समोसाताको उत्कृष्ट गत हप्ताको उत्कृष्ट पर्नुभयो आज पनि तपाईँलाई नि याद छ अघि निकै अघि निकै बहकिने कुराकानी गरेको थिएँ मैले शेखर अनुराग बर्दियाबाट अनुराग स्वागत छ कार्यक्रममा हजुर नमस्कार सन्चै छ हजुर सन्चै छु कसरी चल्दैछन् दिनहरू एकदमै रमाइलो तरिकाले भन्नु पर्यो के गर्दै हुनुहुन्थ्यो एकैछिन अगाडिसम्म हामी दुईजना साथी बसेर कार्यक्रमको प्रतीक्षामै थियौँ को हो तपाईँको साथी साथी हुनुहुन्छ भाइरस खड्का भन्ने ए ल मिठो सम्झना ल उहाँलाई पनि एकदमै उहाँको तर्फबाट पनि अनि धेरै अगाडि को गत हप्ताको उत्कृष्ट धेरै अगाडि पनि हुनुभएको थियो यो पालि पनि हुनुभयो यो बिचमा मलाई याद छ तपाईँले जिन्दगी एउटा किताब जस्तै हुन्छ त्यसभित्र नै गणितको हिसाब जस्तै हुन्छ यही मुक्त तपाईँले भन्नुभएको थियो है त्यो तपाईँको जिन्दगी कस्तो हुँदैछ अहिले अहिले चाहिँ एकदमै ठिक भइरहेछ सहज तरिकाले नै गइरहेछ होइन सन्तुष्ट छु सन्तुष्ट हुनुहुन्छ हजुर त्यो जटिल गणितको हिसाब जस्तो छैन जिन्दगी है हिसाब जस्तो जटिल त हुन्छ तर सकेसम्म सूत्र लगाएर हल गर्ने प्रयास नै गर्नुपर्छ कहिलेकाहीँ सूत्रहरूको अभावमा पाइथागोरस साध्य अनुसार भनेर कुनै साध्यहरूको पनि त्यहाँ हामी लिन सक्छौँ त्यसलाई पनि त्यसरी अगाडि बढ्न सक्छौँ है अलि स्कुलका दिनहरूमा फर्काइदिनु हो तपाईँले मलाई अनि शेखर आज तपाईँबाट म प्रश्न सार्वजनिक गर्दैछु ल धेरै अब ढिलो नगरौँ है हामी प्रेममा केन्द्रित भएर कुराकानी गरिरहँदाखेरि प्राय अब तपाईँ कसैसँग प्रेम गर्नुहुन्छ या म कसैसँग प्रेम गर्छु भने जब त्यो प्रेमले एक किसिमको त्यो प्रेम सम्बन्धको अन्त्य हुन्छ बिछोड हुन्छ भनौँ हामीले बुझ्दै गरेको भाषामा त्यसपछि त्यो बिछोड भनेको चाहिँ मेरो प्रेम सकियो मेरो प्रेम अन्त्य भयो अनुराग या मेरो प्रेम अन्त्य भयो महावीर दाई भन्ने यस्तै किसिमका भनाइहरू चाहिँ हामी भनिरहेका हुन्छौँ होइन अब म तपाईँ मार्फत सबैसँग आज यो प्रश्न राख्दैछु कि बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन के बिछोड भनेको प्रेमको अन्त्य नै हो त के लाग्छ तपाईँलाई विचार राख्नुहोस् मेरो विचारमा के लाग्छ भनेपछि वास्तवमा मान्छे छुट्टिने हो है मान्छेको देह एकअर्काबाट अलग हुने कुरा हो नत्र त हामी हेर्न सक्छौँ रोमियो जुलिएट अनि तपाईँ त्यसै गरी लैला मजनु मुना मदन यदि प्रेम छुट्टिने अथवा खतम भइदिएको भए आज किन त्यति नाम चल्थ्यो होला हरेक किताबहरूमा हरेक प्रेम प्रेम प्रेमी र प्रेमिका जोडीहरूले त्यस्ता लैला मजनुका कुराहरू किन गर्थे होला होइन प्रेम कहिले पनि घट्दैन जीवित नै हुन्छ मात्र मान्छे छुट्टिने हो देहको कुरा गर्नु देह र आत्मा भन्ने कविता निकै अगाडि पढेका थियौँ हामीले त्यो है रामायणको एउटा कथा त्यहाँनिर छ नि जब रामले भाँडा हानेर बालीको हत्या गरिसकेपछि सम्झाउने क्रममा तारालाई भन्छन् जीव हो पति भन्दछौ त पनि भने मर्दैन जीव जीवता कहीँ देहै हो पति भन्दछौ त किन शोक गर्छौ छौ यहीँ भनेर यो जीव र आत्माबीचको सम्बन्ध पनि अलिकति घटाइदिनु भयो तपाईँले अनुराग आज पनि धेरै पछि तपाईँको धेरै पछि के भन्ने अघिल्लो हप्ता सुन्यो मुक्तक सुनाउनुहोस् अब मुक्तकै सुनाऊ है हुन्छ तिमीले खोजेको हिसाब दिनेछु सबै जवाब भेटिने किताब दिनेछु तिमीले खोजेको हिसाब दिनेछु सबै जवाब भेटिने किताब दिनेछु दुनियाँले नजर नलगाओस् भने यदि दुनियाँले नजर लगायो भने यदि हो यो दुनियाँले नजर लगायो भने यदि तिमीलाई लुकाउने नकाब दिनेछु तिमीले खोज्ने हिसाब दिनेछु सबै जवाब भेटिने किताब दिनेछु प्रश्नहरू मात्रै हुन्छन् अधिकांश किताबभित्र अनुराग प्रश्नहरू मात्रै हुन्छन् अधिकांश किताबभित्र जीवन कहाँ भेटिएला त्यस्तो जटिल हिसाबभित्र प्रश्नहरू मात्रै हुन्छन् अधिकांश किताबभित्र जीवन कहाँ भेटिएला त्यस्तो जटिल हिसाबभित्र दुनियाँले नजर लाउँदा मन तपाईँको कुँडिएला लुकाइराख्नु मनको मान्छे मनभित्रकै नकाबभित्र प्रश्नहरू मात्रै हुन्छन् अधिकांश किताबभित्र जीवन कहाँ भेटिएला अनुराग त्यस्तो जटिल हिसाबभित्र नमस्कार छुट्टी अनुराग शेखर बर्दियाबाट गत हप्ता आउनुहुने मध्येबाट उत्कृष्ट रहनुहुन सफल हुने साथी अब तपाईँको पालो र अब आउनुहुने तपाईँ मध्ये कसैलाई अर्को श्रृङ्खलामा लिएर आउँला अब तपाईँको पालो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर खुला गरेका छौँ बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन के बिछोडिनु भनेको प्रेमको अन्त्य हो त के लाग्छ तपाईँलाई आफ्नो विचारको साथमा आउन सक्नुहुन्छ कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार दाई नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म डाङको तुलसीपुरबाट पदम वियोग भण्डारी हो पदमजी तुलसीपुरबाट हजुर के बिछोड भनेको प्रेमको अन्त्य हो त वास्तवमा बिछोड भनेको प्रेमको अन्त्य चाहिँ होइन हामीले यो सोचेर हामीले यो प्रेम भौ त्यो भौतिक शरीरसँग हामी सँगै भएपछि मात्रै प्रेम प्राप्ति सम्झने भएकाले त्यसैले हामीले बिछोडलाई प्रेमको अन्त्य सम्झेका हौँ तर वास्तवमा बिछोड भनेको प्रेमको अन्त्य चाहिँ होइन <laughs> बिछोड भनेको प्रेमको अन्त्य चाहिँ होइन अब सुरु गर्नुहोस् तपाईँको मुक्त कुन्ने किन म आज आफ्नै भुल सम्झेर रहेँ कुन्ने किन म आज आफ्नै भुल सम्झेर रहेँ भिरबिच फक्रिएको त्यो सुन्दर फुल सम्झेर रहेँ किन म आज आफ्नै भुल सम्झेर रहेँ घेरिँदैछु आज पश्चाताप र पछुतोले घेरिँदैछु आज पश्चाताप र पछुतोले कुन्ने किन म आज आफ्नै भुल सम्झेर रोएँ भिरबिच फक्रिएको त्यो सुन्दर फुल सम्झेर रोएँ घेरिँदैछु म आज पश्चाताप र पछुतोले आफ्नो भनौँ या पराई खै कुन सम्झेर रोएँ खै कुन्ने किन म आज आफ्नै भुल सम्झेर रोएँ भिरबिच फक्रिएको त्यो सुन्दर फुल सम्झेर रोएँ विगत सम्झिएर रुनु हुँदैन भन्छन् विगत सम्झिएर रुनु हुँदैन भन्छन् आँसुले नै मुहारहरू धुनु हुँदैन भन्छन् विगत सम्झिएर रुनु हुँदैन भन्छन् आँसुले नै मुहारहरू धुनु हुँदैन भन्छन् गइसकेको मान्छे अर्कैको भइसकेपछि गइसकेको मान्छे अर्कैको भइसकेपछि फेरि झिक्दै उही तस्बिर छुनु हुँदैन भन्छन् विगत सम्झेर त्यसरी रुनु हुँदैन भन्छन् आँसुले नै मुहारहरू धुनु हुँदैन भन्छन् नमस्कार छुट्टिन्छौँ हस् त नमस्कार पदमजी दाङबाट आउनुभएको थियो सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिनेमा तपाईँ देशभरिका सत्तरीवटा सामुदायिक रेडियो र विदेशमा पनि सुनिरहनु भएको छ कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार हजुर म राजनजी कहाँबाट म अहिले काठमाडौँबाटै हो अनि कहाँ हो तपाईँको बसाइ चाहिँ <laughs> मेरो बसाइ चाहिँ अहिले कोटसुरतिर हो मेरो खास घर चाहिँ ओखलढुङ्गा ए राजनजी मलाई याद भएसम्म निकै अघिको श्रृङ्खलामा सायद सुरुवाती श्रृङ्खलाहरूमा तपाईँसँग मेरो कुराकानी भएको छ हो ओखलढुङ्गाबाटै ओखलढुङ्गाबाटै कुराकानी भएको त्यति बेला रमाइलो सामुदायिक ओखलढुङ्गाबाट कार्यक्रम बस्थ्यो होइन सुरुमा हामीले जुन दिन बजायौँ त्यही दिनबाट नै खास यो कार्यक्रममा मैले फोन गरेका थिएँ अहिले पनि निरन्तर बजिराखेको छ जो एकदम राम्रो छ कार्यक्रम ढुङ्गातिरबाट साथीहरूले फोन गर्नुहुन्छ धेरै राम्रो छ पनि भन्नुहुन्छ एकदम याद बल्झाइदिनु भयो तपाईँले राजनजी अब राजनजीलाई मेरो प्रश्न बिछोड भनेको के प्रेमको अन्त्य नै हो त त्यो मान्छेको सोचाइमा भर पर्ने कुरा हो यदि मान्छेले समतल एउटा खास धरातलमा रहेर प्रेम गरेको छ भनेदेखि अथवा यो भित्र गहिराइसम्म नपुगेर प्रेम गरेको हो भनेदेखि बिछोड प्रेमको अन्त्य नै हो यदि गहिरो माया गरेको छ भित्रदेखि मनदेखि माया गरेको छ भने बिछोड प्रेमको अन्त्य होइन मन सुने गरी भन्नुभयो अब तपाईँको मुक्तक सुरु गर्नुहोस् राजनजी तिमीलाई भेटेको दिन आकाश खुलेको थियो तिमीलाई भेटेको दिन आकाश खुलेको थियो बाटो छेउछाउ झपक्क सिरिस फुलेको थियो तिमीलाई भेटेको दिन आकाश खुलेको थियो बाटो छेउछाउ झपक्क सिरिस फुलेको थियो अक्सर सीमा मैले नागेको त थिइनँ अक्सर सीमा मैले नागेको त थिइनँ तिमीलाई भेटेको दिन आकाश खुलेको थियो बाटो छेउछाउ झपक्क सिरिस फुलेको थियो अक्सर सीमा मैले नागेको त थिइनँ कसम तिमीमै मन भुलेको थियो कसम तिमीमै मन भुलेको थियो त्यस्तो रमाइलो दिन सधैँ होस् जिन्दगीमा त्यस्तो रमाइलो दिन सधैँ होस् जिन्दगीमा हाँस्ने ओठहरू हाँसिरहोस् जिन्दगीमा त्यस्तो रमाइलो दिन सधैँ होस् जिन्दगीमा हाँस्ने ओठहरू हाँसिरहोस् जिन्दगीमा कहिले पनि त्यसरी सीमा होला कहिले पनि त्यसरी सीमा होला सीमामै त्यो मन बसोस् जिन्दगीमा त्यस्तो रमाइलो दिन सधैँ होस् जिन्दगीमा हाँस्ने ओठहरू हाँसिरहोस् जिन्दगीमा नमस्कार छुट्टिन्छ राजन समीप आउनुभएको थियो काठमाडौँबाट म सोधिरहेछु बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन भनेर प्रेमको परिभाषा गर्न जति जटिल छ त्यति नै जटिल छ बिछोडलाई परिभाषित गर्न पनि सधैँ परिभाषा गर्नका लागि त शब्दहरू बटुलेर अनेक थरी भन्न सकौँला हामी तर ती परिभाषाहरू आफैभित्र मात्रै खुम्चिन्छन् कि सर्वमान्य पनि हुन्छन् भन्ने चाहिँ प्रधान विषय हो हाम्रा दृष्टिहरू भोगाईहरू सोचाइहरू बिल्कुल व्यक्तिगत हुन् त्यसैले पनि अधिकांश अवस्थामा आफ्नो व्यक्तिगत प्रष्टाइले सर्वस्वीकार्यता नपाउन सक्छ त्यसो त आफ्नो बुझाएको कुरा हो परिभाषा सर्वमान्य हुनैपर्छ भन्ने पनि होइन अर्थशास्त्रका पिता भनेर चिनिने आडम्ब स्मिथले गरेको अर्थशास्त्रको परिभाषा त पछि रबिन्सले आलोचना गरे भने अरू पनि थुप्रै थुप्रै उदाहरणहरू छन् जुन युग अनुरूप परिष्कृत र परिमार्जित हुँदै अघि बढिरहेका छन् यही आधारमा पनि विश्वको परिभाषा पनि एउटा मात्रै हुन्छ वा हुनुपर्छ भन्ने पनि हुँदैन अहिले हामीले सहज रूपमा बुझिरहेको चाहिँ के हो भने बिछोड भनेको प्रेमको अन्त्य हो हामी अधिकांशले यही बुझिरहेका छौँ अझ हामीलाई समयले यही बुझायो भनौँ क्यारे प्रेमी अथवा प्रेमिकासँगको सम्बन्ध यथावत ढङ्गले अगाडि बढाउन सकेन भने हामी त्यसलाई बिछोड भन्छौँ त्यसलाई बिछोड भनिरहँदा हामी एउटा अर्को कुरा पनि भनिरहेका हुन्छौँ त्यो के भने प्रेम मेरो प्रेमको अन्त्य भयो अथवा मेरो प्रेम टुङ्गियो भनिरहेका पनि हुन्छौँ तर अलिक गहिराइमा जाने हो भने बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन त के साँच्चै बिछोड हुने बित्तिकै प्रेम पनि सकिने हो त भन्ने जस्ता कुराहरूमा गम्भीर भएर सोच्नु आवश्यक छ म सोध्छु अर्का मित्रलाई यही प्रश्न नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ विरगन्जबाट गरिमा बलाल बिरगन्जबाट गरिमाजी अलि मसिनो आइरहेछ आवाज तपाईँको बिरगन्ज कुन ठाउँ हो गरिमा तपाईँको मेरो मुरली बगैँचा ए मुरली बगैँचा अनि गरिमा बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन बिछोड भनेको प्रेमको अन्त्य होइन प्रेम त मनले हुन्छ मन अर्को मनसँग मिल्यो एक आपसमा यदि दुईजनाको मन मिलेको छ कति राम्रोसँग परिभाषित गर्दै हुनुहुन्थ्यो डिस्कनेक्ट भइहाल्नु गरिमाजी बिरगन्जबाट आउनुभएको थियो प्रेम भनेको बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन यही सोधिरहेको छु म शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर आउन सक्नुहुन्छ म त भन्छु बिछोड भनेको समूल रूपमा प्रेमको अन्त्य होइन अह हुँदै होइन बरु प्रेमको रूप परिवर्तन हुन सक्ला थियो तर प्रेमको अन्त्य चाहिँ होइन प्रेमको अन्त्य हुनु भन्नुको अर्थ त साथ छुटेको त्यो मान्छेको याद अब फेरि नआउनु भन्ने होइन र ऊप्रतिको माया बाँकी नरहनु अथवा उसको बारेमा सोच्दा पनि मनभित्र प्रेम भन्ने चिज जागृत नहुनु भन्ने होइन र यदि हो भने कि बिछोडपछि हामीले उसलाई चटक्कै भुल्न सकेका छौँ त उसको याद त्यसपछि आजसम्म आएकै छैन त हामीलाई कहिलेकाहीँ फेरि उसँग एकान्तमा भेटेर केही समय मनभरिका धेरै कुराहरू गर्न पाए हुन्थ्यो भने लागेको छैन र हामीलाई अनि अचेल त फेसबुकमा एड नै नभए पनि सर्च गरी गरी उसका फोटाहरू हेर्दैनौँ र हामी यदि यस्तै अनुभवहरू हुन्छन् भने फेरि हामी कसरी ठोकुवा गर्नु गर्न सक्छौँ बिछोड भनेको प्रेमको अन्त्य नै हो भनेर कोही हुनुहुन्छ म उहाँलाई सोध्छु नमस्कार हजुर नमस्कार महावीर दाई नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म नेपालगञ्जदेखि चन्द्रजी नेपालगञ्जबाट है चन्द्रजीलाई पनि मेरो प्रश्न बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन प्रेमको अन्त्य होइन अब त्यसमा थोरै तपाईँको विचार राख्नुहोस् कसरी होइन होइन मान्छे होइन जब भित्रैदेखि माया गर्छ भने होइन माया कहिले मर्दैन माया भन्ने त्यस्तो चिज हो माया जहाँ पनि रहिरहन्छ मायाको अन्त्य गर्ने होइन हुने अनि अन्त्य नै हुने त्यस्तो होइन नै छैन माध्यम नै छैन त्यो अन्त्य गर्ने कुनै त्यस्तो वस्तु नै छैन जसको मान्छेको माया अन्त्य होस् भन्ने आएर ऋतु कहिले सिद्धिँदैन लाएर माया मुटु रितिँदैन भने जस्तो है अब सुरु गर्नुहोस् तपाईँको मुक्तक मेरो मन भाँच्नेको कुरा नगर्नुहोस् मलाई छोडी अरूलाई ताक्नेको कुरा नगर्नुहोस् आज उसको माया सस्तो भयो रे आफ्नो माया पैसासँग साट्नेको कुरा नगर्नुहोस् लुकाएर राख्नुहोस् धन हराउन सक्छ यो बेमानी छ दुनियाँ लुकाएर राख्नुहोस् धन हराउन सक्छ माया बस्ने त्यो मन हराउन सक्छ लुकाएर राख्नुहोस् धन हराउन सक्छ माया बस्ने त्यो मन हराउन सक्छ जतन गरी सम्हालिएर एक ठाउँमा राख्नुहोला जतन गरी सम्हालेर एक ठाउँमा राख्नुहोला जान्नु भएन भने साथी जीवन हराउन सक्छ लुकाएर राख्नुहोस् धन हराउन सक्छ माया बस्ने त्यो मन हराउन सक्छ छुट्टिन्छौँ है नमस्कार सन्दर्जी आउनुभएको थियो तपाईँको पालो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गराउन सक्नुहुन्छ बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन त यही प्रश्न गरिरहेका छौँ भित्ताको घडीमा नौ बजेर बयालिस मिनट गइसकेको छ झन्डै आठ मिनट जतिमा कतिजना साथीहरूसँग कुरा गर्न भ्याउँछौँ बिछोड भनेको प्रेमको अन्त्य होइन बरु चलिरहेको सम्बन्धको अन्त्य चाहिँ हो किनकि अब फेरि उही मान्छेसँग उस्तै किसिमको सम्बन्ध नरहन पनि सक्छ तर सम्बन्ध नरहने भन्दैमा प्रेम नै रहँदैन भन्ने चाहिँ होइन किनकि सम्बन्ध र प्रेम भनेका सुन्दा उस्तै लागे पनि बुझ्दा अलि भिन्दा भिन्दै शब्दहरू हुन् सबै प्रेम एक प्रकारको सम्बन्ध हुन् सम्बन्ध तर सबै सम्बन्ध चाहिँ प्रेम होइनन् सम्बन्ध जति प्रकारको पनि हुन सक्ने भयो तर प्रेम चाहिँ त्यही सम्बन्धको अनेकन प्रकारमध्येको एउटा हो त्यसैले बिछोडले प्रेम नामको सम्बन्धबाट मान्छेलाई टाढा पुर्याउन त सक्ला तर प्रेमबाट टाढा पुर्याउन भने सक्दैन म कसरी यो भनिरहेको छु भने प्रेम नामको सम्बन्ध र प्रेम भन्ने कुरा पनि धेरै फरक हुन् अझ यसलाई प्रश्न पारौँ तपाईँ कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भन्नुको अर्थ अर्को कोही व्यक्ति पनि तपाईँसँग प्रेम गर्छ भन्ने हो यो अवस्थामा तपाईँ एक्लै हुनुहुन्न प्रेम गर्ने भन्ने बुझिन्छ यसलाई यसरी पनि भन्न सकिन्छ कि सम्बन्ध हुनको लागि अर्को पक्षको आवश्यकता पर्छ आफू एक्लैले सम्बन्धको स्थापना हुन सक्दैन तर प्रेम चाहिँ एउटा व्यक्तिबाट जागृत हुने हो सुरुवात हुने हो हरेक प्रेमले प्रेमको सम्बन्धको रूपमा झाँगिने मौका पाउँछन् भन्ने पनि होइन कतिपय प्रेम त आफूमा मात्र सीमित भइरहेका पनि हुन्छन् तिनीहरूले सम्बन्धसम्म पुग्नै पाएका हुँदैनन् सुरुभक्तको पागल बस्ती उपन्यासमा एक ठाउँमा यसो भनिएको छ पहिले त एउटाले नै हो प्रेम गर्ने अर्कोले त हुन्छ या हुँदैन भन्ने मात्रै हो यही वाक्यमा आधारित रहने हो भने पनि प्रेम भन्ने तत्त्वको सिर्जना हुनको लागि चाहिँ आफू एक्लै पनि सक्षम हुँदो रहेछ भन्न सकिन्छ तर प्रेम सम्बन्ध हुनको लागि चाहिँ अर्को पछिको आवश्यकता परिहार्य छ म अब तपाईँको विचारमा सुखै हुनुहुन्छ हजुर नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ नाम अझ प्रष्ट बुझिनँ मैले कपिल वस्तुबाट हरिहर ए हरिजी तपाईँलाई मेरो प्रश्न बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन होला बिछोड भनेको प्रेमको अन्त्य होइन किनकि यदि गहिरो माया गरेछ भने बिछोड भनेको प्रेमको अन्त्य होइन अब तपाईँको मुक्तक सुरु गर्नुहोस् हेलो हजुर तपाईँको मुक्तक सुरु गर्नुहोस् अब तपाईँले मलाई रेडियोमा सुनिरहनु भएको छ कि जस्तो लाग्यो रेडियोमा नसुन्नुहोस् ल फोनमै कुरा गरौँ हजुर हजुर सुरु गर्नुहोस् तिम्रो मेरो सम्बन्धलाई काले तारले बारेर गयो किन तिम्रो मेरो सम्बन्धलाई काले तारले बारेर गयो किन मलाई छोडी एकान्तमा बारेर गयो किन जीवनभरि साथ दिने बाचाका फोन गर्दा गर्दै मेरो मारेर गयो किन तिम्रो मेरो सम्बन्धलाई साढे तारले बारेर किन गणेश छोडी एकान्तमा पारेर गयो किन सीमा एक्लै बारेर जानेलाई सीमा एक्लै बारेर जानेलाई तपाईँलाई एक्लो पारेर जानेलाई सीमा आफै बारेर जानेलाई तपाईँलाई एक्लो पारेर जानेलाई तपाईँले पनि भोलिदिनु अब तपाईँले पनि भोलिदिनु अब जिउँदै पल पल मारेर जानेलाई सीमा आफै बारेर जानेलाई तपाईँलाई एक्लो पारेर जानेलाई नमस्कार ल गइसक्नु छ कपिल वस्तुबाट आउनुभएको थियो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गर्न सक्नुहुन्छ अझै एकछिन तपाईँसँग कुराकानी गर्न भ्याउँछौँ है समय छ हामीसँग के बिछोडो भनेको फ्रेमको अन्त्य नै हो त यो आज म तपाईँसँग बुझ्न खोजिरहेको छु बिछोड हुनु भन्नुको अर्थ भइरहेको प्रेम सम्बन्ध अब त्यही रूपमा अघि बढ्न सक्दैन भन्नु हो अनि यो भनेको चाहिँ तिम्रो र मेरो प्रेम सम्बन्ध आजदेखि सकियो भनेको हो याद गर्नुहोस् है प्रेम सम्बन्ध आजदेखि सकियो भनेको हो प्रेम नै सकियो भनेको होइन किनकि प्रेम त कहिले पनि सकिने चिज नै होइन मलाई त अझ के लाग्छ भने प्रेम सम्बन्धको अन्त्यपछि झनै त्यो मान्छेलाई आफू अनुकूल प्रेम गर्न स्वतन्त्र हुन्छ मान्छे अब यहाँनिर प्रेमको प्रतिफलको आशा गरिन्न एकहोरो एक त मासले प्रेम गरिरहन्छ मात्रै उसले प्रेम नगरी पनि नगरोस् तर म भने उसलाई प्रेम गरिरहन्छु भन्न छोटो हुन्छ प्रेम सम्बन्धमा धेरै पटक धेरै थरीका सम्झौताहरू गर्नु परेको हुनसक्छ कतिपटक आफ्नो इच्छा अनुसारको प्रेम गर्न नपाएको हुनसक्छ आफ्नो मौलिकता भन्दा पनि उसको चाहना अनुसार आफूलाई र आफ्नो प्रेमलाई परिवर्तन गर्नु परेको हुनसक्छ तर त्यो सम्बन्धको अन्त्यपछि भने झनै स्वतन्त्र हुन्छ र त्यो मान्छे आफ्नो हिसाबको प्रेम गर्नको लागि यसो सुन्दा यी कुराहरू धेरै काल्पनिक जस्तो मात्रै पनि लाग्न सक्छ तर पनि मलाई चाहिँ यस्तो लाग्छ फेरि कोही हुनुहुन्छ उहाँको विचार बुझ्छु म हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म सल्यान घर हो अहिले सुर्खेतदेखि बोल्दैछु नवीन कुम वियोगी वियोगीजी के बिछोड भनेको प्रेमको अन्त्य नै हो त होइन यो माया यो बिछोड हुँदा प्रेम अन्त्य भयो भन्ने मनमा लाग्नु स्वाभाविकै हो तर वास्तवमा प्रेम अन्त्य हुँदैन किनभनेपछि एउटा एउटा यो माया भनेको एउटा स्वच्छ एउटा मन्दिर हो मन्दिर कहिले पनि त्यो अन्त्य भएर जाँदैन बरु त्यहाँ पूजा गर्ने मान्छेहरू नै अन्त्य भएर जान्छ त्यो मन्दिर हो त्यो मस्जिद हो होइन त्यो गुम्बा हो त्यो चर्च पनि हो सबै हो होइन अब तपाईँको मुक्तक सुरु गर्नुहोस् ल हुन्छ है त माया गर्न उसभित्र कला हुनुपर्छ माया गर्न उसभित्र कला हुनुपर्छ मनै छुने गीत गाउन गला हुनुपर्छ ती माया गर ती माया गर नगरे जुग जाने गर ती मायै नगर गरे जुग जाने गर माया गर्न उसभित्र कला हुनुपर्छ मनै छुने गीत गाउन गला हुनुपर्छ कि माया नै नगर गरे चुप जाने गर अजम्बरी हुने भए सल्लाह हुनुपर्छ माया गर्न उसभित्र कला हुनुपर्छ मनै छुने गीत गाउन गला हुनुपर्छ धन्यवाद माया गर्न कला खोजेर हुँदैन माया गर्न पनि कला खोजेर हुँदैन कति माया गर्छ भने जोखेर हुँदैन माया गर्न पनि कला खोजेर हुँदैन कति माया गर्छ भने जोखेर हुँदैन माया त आफै हुन्छ कसलाई थाहा होला माया त आफै हुन्छ कसलाई थाहा होला अह गर्दिनँ म भन्दै रोकेर हुँदैन माया गर्न पनि बियोगी कला खोजेर हुँदैन कति माया गर्छ भने जोखेर हुँदैन नमस्कार है छुट्टिन्छौँ नवीन फोन वियोग्य सुर्खेतबाट आउनुभएको थियो अब चाहिँ तपाईँको फोनहरू लिन भ्याउँदैनौँ हामी एकजना हुनुहुन्छ साथी लिइसक्नु भएको रहेछ ल उहाँसँग म अलिक छिटो कुरा गर्छु कोही हुनुहुन्छ हजुर नमस्कार आइसक्नु भएको छैन उहाँमा आइरहँदाखेरि म यहाँनिर समयको सदुपयोग गर्छु र साताको मुक्तकबाट म यो डायरीको पाना पल्टाएर उत्कृष्ट रहन हुने साथी साताको मुक्तक सेगमेन्टमा W W W dot Facebook dot कममा सहभागिता जनाउनु हुने मध्येबाट आज मैले साताको मुक्तकमा लिएर आएको छु लक्ष्मण घिमिरे सन्धि सन्धिखरका मिडिया चोक खाँचेका मित्रको यो मुक्तक एमराजको सेनामा मेरो भर्ती हुनेछ एमराजको सेनामा मेरो भर्ती हुनेछ म रहन्न तिम्रो सामु अर्थी हुनेछ एमराजको सेनामा मेरो भर्ती हुनेछ म रहन्न तिम्रो सामु अर्थी हुनेछ जब तर आँसु झर्ला याद मेट्न तिमीसँग जब तर आँसु झर्ला याद मेट्न तिमीसँग मेरो फोटोको मात्र एक प्रति हुनेछ इमराजको ऐनामा इमराजको सेनामा मेरो भर्ती हुनेछ म रहन्न तिम्रो सामु अर्थी हुनेछ लक्ष्मण घिमिरे सन्धि खर्क मिडिया चोक अर्घा खाँचेका मित्रको मुक्तक मैले साताको मुक्तक मैले बधाई छु तपाईँलाई र यतिखेर कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँग कुरा गर्छु हजुर नमस्कार हेलो को बोल्दै हुनुहुन्छ म नेपाल मनोजी धेरै पछि है तपाईँलाई सम्झिरहेको थिएँ धेरै भयो सन्चै छ ठिक छ दाइ अनि आफूतिर एकदम सन्चै छ अब अर्को प्रश्न राख्छु ल अन्तमा छु त्यसैले बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन बिछोड भनेको प्रेमको अन्त्य चाहिँ होइन त्यो हजुरले अघि भन्नुभएको थियो नि त त्यो स्वरूप परिवर्तन हुनसक्छ त्यसको स्वरूप परिवर्तन होला है अहिले अन्तमा छौँ त्यसैले मुक्तक सुनौँ धेरै भयो सुरु गर्नुहोस् हुन्छ दाइ रवि ढल्केपछि कामका कुरा बढी रवि ढल्केपछि यहाँ कामका कुरा बढी सपना मात्र यहाँ अह यो मिस्टेक भयो रवि ढल्केपछि यहाँ घामका कुरा बढी सपनामै मात्र यहाँ कामका कुरा बढी रवि ढल्केपछि यहाँ घामका कुरा बढी सपनामै मात्र यहाँ कामका कुरा बढी सुविधा नै दुविधाको कारण बनेपछि सुनसो अचेल काठमाडौँमा जामका कुरा बढी रवि ढल्केपछि यहाँ घामका कुरा बढी सपनामै मात्र यहाँ कामका कुरा बढी यति हो रविहरूको मात्रै बहार हुनुपर्छ रविहरूको मात्रै बहार हुनुपर्छ उज्यालै उज्यालो संसार हुनुपर्छ रविहरूको मात्रै बहार हुनुपर्छ उज्यालै उज्यालोको संसार हुनुपर्छ काठमाडौँ जामले गर्दा परिचित भएको छ काठमाडौँ जामले गर्दा परिचित भएको छ अब त्यो हट्ने कुनै आधार हुनुपर्छ रविहरूकै यहाँ बहार हुनुपर्छ उज्यालै उज्यालोको संसार हुनुपर्छ नमस्कार छुटिन्छ मनु साउद हुनुहुन्थ्यो सुर्खेतबाट र कार्यक्रमको करिब अन्ततिर छौँ अब धेरै कुरा गर्न भ्याउँदैनौँ मलाई इमेलमा प्राप्त भएको एउटा पत्र म यतिखेर अगाडि सार्छु सिजन तामाङले भूमिस्थान पाँच धादिङ मालदुङका हुनुहुन्छ र हाल काठमाडौँ सतुङ्गरमा हुनुहुँदो रहेछ बहकिने मनले मलाई कुनै पनि कुरा सोच्दा गहिरिएर सोच्न सिकाएको छ भन्नुभएको थियो अरू पनि भन्नुभएको थियो मैले यति मात्र कुरा उहाँको लिएँ र उहाँले पठाउनु भएको यो मुक्तक म अगाडि भाषण गर्छु बोतलको सिल तोडियो होटलको बिल जोडियो बोतलको सिल तोडियो होटलको बिल जोडियो यतिले नि अझै पुगेन शराबमै दिल मोडियो बोतलको सिल तोडियो होटलको बिल जोडियो सृजन तामाङ भूमिस्थान पाँच धादिङ मालदुङका मित्र हाल काठमाडौँ सतुङ्गलमा हुनुहुन्थ्यो तपाईँले पनि हामीलाई पत्र पठाउन सक्नुहुन्छ कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएन पोस्टबक्स नम्बर उन्नाइस तिन सय चौबिस काठमाडौँ नेपालमा यसै गरी फेसबुकमा तपाईँले W W W dot Facebook dot com slash बहकिने मन यो पेजमा गएर पनि तपाईँले लाइक गर्न सक्नुहुन्छ र अब आउने श्रृङ्खलाभन्दा अर्को श्रृङ्खलाबाट चाहिँ हामी दोस्रो वर्षमा प्रवेश गर्दैछौँ अघिल्लो वर्षको जेठको एक गतेबाट सुरु भएका थियौँ जेठको एक गते नै पहिलो सोमबार परेको थियो र अब आउँदो जेठको पहिलो सोमबार चाहिँ कार्यक्रमको दोस्रो वर्षको प्रवेश हुनेछ केही विशेष बनाउँला त्यो दिन दोस्रो वर्षमा प्रवेश भइरहँदाखेरि के तपाईँका सल्लाह सुझावहरूको अपेक्षा गरेको छु मैले पत्र पठाउन पनि सक्नुहुन्छ फेसबुक पेजमा पनि जानकारी दिन सक्नुहुन्छ तपाईँलाई यति भन्छु दोस्रो वर्ष प्रवेशसँगै कार्यक्रमको कुनै सेगमेन्ट हट्न सक्छ नयाँ थपिन सक्छ तयार भएर बस्नुहोस् कसरी सुरु भयो बह किने मन भन्ने कुराहरू तपाईँलाई त्यो दिन सुनाउँछु म आफ्नै सङ्घर्षका केही दिनहरू तपाईँसँग सुनाउँछु बाँड्छु आफ्नो व्यक्तिगत कुराहरू पनि त्यो दिन अब चाहिँ छुट्टिनुपर्छ ल कार्यक्रमबाट तपाईँलाई मैले सोधेँ बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन भनेर त्यसको जवाब आफूले पनि राख्नुपर्छ यतिन्जेल कार्यक्रमसँगै बस्नुहुने तपाईँ सबैलाई धन्यवाद फोन आज पनि लागेन तपाईँप्रति आभार व्यक्त गर्न चाहन्छु के गर्ने धेरै माया गर्नुहुन्छ कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण हुन्छ र देशभरिका सत्तरीवटा सामुदायिक रेडियोहरूबाट प्रसारण भइरहेको छ विदेशबाट पनि प्रसारण हुन्छ तपाईँले कार्यक्रम सकिएपछि विभिन्न दसवटा ब्लगहरूबाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ यदि भन्दै मलाई प्रविधिबाट यतिन्जेल साथ दिनुहुने उषा केसीप्रति कृतज्ञता व्यक्त गर्छु सँगै छेउमा रहनुभयो ईश्वरजी उहाँप्रति पनि धन्यवाद बिछोड भनेको प्रेमको अन्त्य हो कि होइन आफ्नो जवाफ राख्दै महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओछेल पर्छु जब सिधा बाटो मागिँदै जान्छ प्रेम एक अर्कामा उदाङ्गिँदै जान्छ जब सिधा बाटो बाङ्गिँदै जान्छ प्रेम एक अर्कामा उदाङ्गिँदै जान्छ बिछोड प्रेमको अन्त्य कसरी हुन सक्छ बिछोड प्रेमको अन्त्य कसरी हुन सक्छ जब सिधा बाटो बाङ्गिँदै जान्छ प्रेम एक अर्कामा उदाङ्गिँदै जान्छ बिछोड प्रेमको अन्त्य कसरी हुन सक्छ मनमा बस्छ माया झन्झाङ्गिँदै जान्छ जब सिधा बाटो भाङ्गिँदै जान्छ प्रेम एकअर्कामा उदाङ्गिँदै जान्छ हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार